कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रेष्ठा साधकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूको एक सय एकतीसौं श्रृंखलामा यहाँलाई शालीन अभिवादन छ प्राविधिक मित्र सन्दीप सापकोटा र यो प्रस्तुता प्रकाश साइमीको एक सय बत्तीसौं अंकमा हार्दिक स्वागत छ हिजो एक सय एकतीसौं अंकमा हामी संगीतकार गीतकार दिव्य खालिङका बारेमा विचरणमा थियौं र आज यसको दोस्रो खण्डको शुरूआत दिव्य खालिङको शब्द संगीतमा स्वर सम्राट नारायण गोपालको स्वरबाट मायाको आधारमा सम्झौता नै हुन्छ दिनुपर्ने छ लिनुपर्ने छ त्यो बराबर हुन्छ अनुरोध दुनियाँको आधारमा सम्झौता नै हुन्छ बाड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ साट तिम्रा बेथाहरू आत्मा नै सटिन्छ बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ साट तिम्रा बेथाहरू आत्मा नै सटिन्छ जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ जमिएका मायाभरि तिम्रो जित हुन्छ मायाको आधारमा सम्झौता नै हुन्छ भत्किएका सपनाहरू मायाले जोडिन्छ चुडिएका आशाहरू फेरि नै सजिन्छ भत्किएका सपनाहरू मायाले जोडिन्छ गरिएका आशाहरू फेरि नै सजिन्छ खोल तिमी आज मुटु काती बन्धन तिम्रा सारा बोझहरू मायाले बिसाउँछ मायाको नेपाली सुगम संगीतको इतिहासमा दिव्य खालिङको योगदान नातेकाजी शिवशंकर अम्बर गुरूङ गोपाल योन्जन सिके साइलेपछि एक सन्दर्भमा जोडिन्छ स्वर सम्राट नारायण गोपाल संघको गायनको इतिहासमा नारायण गोपालका गीतहरूमा दिव्य खालिङ गुन्जिनुभन्दा अगाडि आकाशवाणी खरसाङमै दिव्य खालिङ कसरेनीका कलाकार थिए भारतको आकाशवाणी खरसाङमा दिव्य खालिङले आफ्नो शब्द र संगीतमा पेमा लामा दावा ग्याल्मो अरूणा लामा शंकर गुरूङ जस्ता कलाकारहरूको आवाजमा रेकर्ड भइसकेका थिए तर पहाड़ी राज्य दार्जीलिङमै हुँदा उनले नारायण गोपालसँग एउटा सांगीतिक सहकार्य गर्ने सपना बोकेर उनी काठमाण्डु आए काठमाण्डु आउँदा उनको जीवन दुई भागमा विभक्त थियो एउटा असफल प्रेमको संहारमा उनको जीवन अड्किएको थियो उनकी प्रेमिका ग्रेससँग उनको लामो समयदेखि एक किसिमको बिछोड जस्तै भएको थियो भने नारायण गोपालसँग भेट्ने सपनाले उनलाई आफ्नो प्रेमिकासँगको निकटता नेपाली दर्शकसँग र श्रोतासँगको निकटता अनि नेपाली सुगम संगीतको सुनौलो पन्नामा प्रविष्ट हुने एउटा क्षण आवृत्त भयो नेपालमा आएपछि दिव्य खालिङले विभिन्न स्कूलहरूमा संगीत सिकाउन थाले विशेष गरेर महेन्द्र विद्या भवन ज्ञानोदय त्यसै गरिकन महेन्द्र पुलिस क्लबमा पनि उनी संगीत निर्देशकका रूपमा आबद्ध भए काठमाण्डुमा हुने प्राय सांगीतिक कार्यक्रममा दिव्य खालिङको उपस्थिति जोरदार रूपमा रहन्थ्यो रत्न रेकर्डिङ संस्थानबाट आयोजित प्रतिभाको खोजी पहिलो दोस्रो कार्यक्रममा उनी सक्रिय थिए त्यही प्रतिभाको खोजीबाट नयाँ पुस्ताका कलाकारहरू चयन भए र पहिलो पटक प्रतिभाको खोजीबाट पाश्चात्य गायनतर्फ ओम विक्रम विष्ट र आधुनिक गायनतर्फ भक्तराज आचार्य पुरस्कृत भए तर दिव्य खालिङका सांगीतिक प्रकोष्ठभित्र उनका प्रिय गायकहरूमा नारायण गोपाल मीरा राणा प्रकाश श्रेष्ठ किरण प्रधान स्वतः थिए प्रकाश श्रेष्ठले दिव्य खालिङकै संगीतमा रविन्द्र शाहको शब्दमा एउटा गीत गाउने सो अवसर पाए यस गीतले प्रकाश श्रेष्ठलाई अर्कै शैलीको गायकको रूपमा परिचय दियो कस्तो भनौ सडक बिचको पत्थर जस्तो मेरो जीवन कस्तो भनौँ सडक बिचको पत्थर जस्तो कसैले दिने कसैले दिने यस्तै रहेछ धर्म माने कर्मा ठाने मेरो जीवन कस्तो भनौँ सडक बिचको पत्थर जस्तो कस्तो भनौ सडक गीतको पत्थर विवेक खालिङको संगीतमा पाश्चात्य र पूर्वीय शैलीको दुवै छाप थियो र उनी स्वयं पनि एक कुशल संगीत संयोजक नेपालमा रेकर्डिङ भएका गीतहरूमा संगीत संयोजकको अहम भूमिका दिव्य खालिङले स्वीकार्दै आएका थिए र उनीबाटै त्यो परम्परा शुरू भएको थियो उनैले भक्तराज आचार्यले पहिले गाइसकेको जति जोड़ दिन्छौ देव मायालुलाई रिएरेन्ज गरेर पुनः संयोजन गरेर संगीत संयोजकको रूपमा त्यो गीतलाई रेकर्ड गराए भने नारायण गोपालको संगीतमा हरिवत कटवालको रचनामा रहेको मलाई नसोध कहाँ दुख्छ घाउ पनि उनकै संगीत संयोजनमा पुनः रेकर्ड भएको थियो यी धेरै कारणले दिव्य खालिनलाई नेपाली संगीत समाजले एउटा व्याकरणीय गुरूका रूपमा पनि सम्मान गर्थे उनका गीतहरूको रचनाकारितामा पारिवारिक र पारम्परिक अनुभवको तस्बिर हुने गर्थ्यो र उनका गीतहरूमा विशेष गरेर नस्टल्जिक पृष्ठभूमि स्वत स्पष्ट देखिन्थ्यो कही पहाड़ कही संगतकारको एउटा अनुभूति कही रचना प्रक्रियामा ऐतिहासिकता र संगीत संयोजनमा अर्को प्रबल पक्ष हुन्थ्यो दिव्य खालिङको उपस्थिति गत बिहिबार दिव्य खालिङको पुण्यतिथि र हामीले काठमाडौँमा दिव्य खालिङलाई सम्झना गरेको कुनै पनि कार्यक्रम पाएनौ दिव्य खालिङका धेरै शिष्यहरू संगीतका धेरै अनुयायीहरू यो शहर बजार सीमा बाहिर सीमाभित्र प्रशस्त छन् तर कहीँ कतै उनको सम्झना गरिएको देखिएन र हामीले हिजोदेखि अझ रमर गीतहरूको एक सय एकतीसौं र आज एक सय बत्तीसौं दुवै श्रृंखलामा दिव्य खालिङको दुई पक्ष व्यक्तित्वको रचनाकारिता र संगीतकारिताका चर्चा गर्दैछौं आजको यो कार्यक्रमका बारेमा हामीलाई फेसबुकमा सुभाष ढुङ्गेलले टिप्पणी गर्नुभएको छ दिव्य दाईद्वारा रचिएका वा संगीतबद्ध गीतले प्रेम विरह झेलेको जीवन दर्शन बोकेको राष्ट्रिय भावनाले ओतप्रोत भएको पाएको छु मैले तिमी जुन रहरले ममा फुल्न आयो मायाको आधारमा सम्झौता नै हुन्छ विपना नभई बाँचिदिने म त लाली गुराँस भएछु प्रिय प्रियसीका यादहरू आदि आदि दिव्यदाई अमर र अमूल्य निधि हुन् नेपाली गीत फाटका त्यसै गरी साउलिन श्रेष्ठ लेख्नुहुन्छ हिजोको दिव्य गीत संगीतले मोहनी लगाएछ नेपाली संगीत आकाशको दिव्य दीपका अजर अमर गीत सुनेर शून्य लालसा सहित कार्यक्रमको पुन निरन्तरतामा छु यहाँहरूलाई हार्दिक अभिवादन सहित देव्य खालिङको शब्द र संगीतमा स्वर सम्राट नारायण गोपालको स्वर

Israel. स्वर सम्राट नारायण गोपालको जीवनमा दिव्य खालिङको आगमन एक परिवर्तित सन्दर्भ थियो शब्दको चयन संगीतको रचनाकारितालाई अलग्गै रूपमा हेर्ने नारायण गोपालले दिव्य खालिङसँग छत्तीस सालपछि शुरू गरेको सांगीतिक यात्रा चालिसको दशकमा उर्वर भइसकेको थियो तर दिव्य खालिङका संगीतमा अन्य कलाकारहरू पनि शब्दका कारण संगीतका कारण झुम्थे दिव्य खालिङको संगीतको एउटा विशिष्ट पक्ष थियो दिव्य खालिङको संगीत संयोजनको अर्को पक्ष थियो तजन्नी आकर्षण थियो संगीतमा उनी नयाँ नयाँ शैली अप्नाउँथे र उनी वाद्ययन्त्रलाई विशेष गरेर तार बाजा र सुरबाजालाई सही सम्मिलन गर्न सक्थे यो दिव्य खालिङको आफ्नै पहिचान थियो संगीतलाई गहिरो रूपमा अध्ययन गरेका व्यक्तिहरू दिव्य खालिङको संगीतमा समुद्रको नै गहिराई पाउँथे चाहे शास्त्रीय छनकका हुन् चाहे पाश्चात्य शैलीका आफ्नो जीवनकालमा भजन र आधुनिक गीतमा अर्कै पहिचान बनाएका गायक भक्तराज आचार्य कञ्चनपुडा सैनिकको शब्दमा दिव्य खालिङको संगीतमा यसरी झुलेका छन् राति राति जुन लाग्यो लेख ढाकी जुन राति राति लहलाहै उठ्छ हात्ती मन पलाउँछ राति राति जुन लाग छन् जिन्दगीमा वीर धेरै छटपटी छन् वेदना छन् मरिसकेका कल्पना छन् भाँचिएका चाहना छन् तै पनि आज हाहाकार गाए जिंदगी को हाल समझे आज हाहाकार गाए दिन भरी नै पीर मानी फेरि एउटा दिन बिताए आज गहमा गायक भक्तराज आचार्यलाई स्वर सम्राट नारायण गोपाल सांस्कृतिक संस्थानमा महाप्रबन्धक हुँदा त्यहाँ प्रदर्शित मनबहादुर मुखियाको नाटक क्रसमा टाङ्गिएको जिन्दगीमा संगीतकार चन्द्रराज शर्माको संगीतमा पार्श्व गायकका रूपमा प्रस्तुत गरिएको एउटा इतिहास दिव्य खालिङ हुँदाको त्यो क्षणको सम्झनासँग जोडिन्छ दिव्य खालिङको बाल्यकाल किशोरकाल दार्जीलिङमा बिते पनि उनको रगत रगतमा नेपाली संगीत बाल्यकालदेखि नै भिजिएको थियो उनी साहित्यकार दान खालिङका भतिजा पनि भएका कारणले साहित्य उनको रगतका कन कनमा फैलिएको थियो गोहातको को जुम्बिस नहीं आंखों में तो दम है रहने दो अभी सागरो मीना मिरे आगे महाकवि गालिबले भने जस्तै उनका अगाडि सारा संसार ऐना जस्तै स्पष्ट थियो तर ऐनाभित्र उनको जीवन कस्तो थियो त्यो उनैलाई थाहा थिएन संगीतको सक्रिय जीवनमा उनी नारायण गोपाल संगीत कोषद्वारा आयोजित गायन प्रतियोगितामा गायक प्रेमदोज प्रधान गायक दीप श्रेष्ठसँग निर्णायकका रूपमा आबद्ध थिए नारायण गोपाल महाप्रबन्धक भएको त्यही नाचघरको हलमा र तीनै निर्णायकहरूले त्यति बेला गायक शैलेश सिंहलाई गायन प्रतियोगितामा प्रथम र अन्य कलाकार विनोद बानिया लगायत थुप्रै कलाकारहरू पनि सहभागी थिए त्यसपछि दिव्य खालिङदेखि दीप श्रेष्ठको दोस्रो एल्बम दृश्यको विमोचनमा यो एल्बमको विमोचनमा दिव्य खालिङले दीप श्रेष्ठका संगीतका बारेमा यलमाया केन्द्रमा बोलेका थिए उनी एउटा संगीतको पाठशाला चलाउँथे धोबीधारामा यस्तै एउटा बिहान उनी स्कूल जाने तयारी गर्दै थिए उनकी पत्नी ग्रेस खालिङ पनि सधैँ जस्तै दिव्यलाई पुर्याउनका लागि तयारी गर्दै थिइन् अचानक दिव्य खालिङ कराए मैले केही देखिनँ केही देखिनँ र उनको अगाडि सारा संसार अन्धकार जस्तै भयो ग्रेस खालिङले आफ्ना छोरालाई बोलाएर डाक्टर ल्याउन आग्रह गरे र डाक्टरले अब हस्पिटल नै लानुपर्छ भनेपछि दिव्य खालिङलाई हतार हतार अस्पताल लगियो त्यसपछिको दिव्य खालिङको जीवन अत्यन्त पीड़ादायक भयो शब्दमा संगीतमा स्वरमा र मञ्चमा झुम्ने दिव्य खालिङ शिथिल र कमजोर भएर पलङमा लडे त्यो मस्तिष्क घातपछि र दिव्य खालिङका वरपर रहेका कलाकारहरू पनि बिस्तारै दिव्य खालिङसँग अपरिचित जस्तै हुँदै गए कहिलेकाहीँ परिवारका कोही स्वजनलाई भेट्दा मात्र सोध्ने भए कोही कहिलेकाहीँ अखबारमा देख्दा मात्र दिव्य खालिङलाई चिन्ने भए यसरी दिव्य घालिङले एकाकीको जीवन बिताए धोबीघाटमा जावला खेलमा दिव्य खालिङ कुनै समय यति सक्रिय थिए त्यो सम्झना गर्ने मञ्चहरू पनि सुनसान भइसकेका थिए दिव्य खालिङका धेरै साथीहरू अब इतिहासमा पूर्व मित्रहरू वा पूर्व सम्झनाहरू भएर एक कुनामा थन्किसकेका थिए दिव्य खालिङका अगाडि एउटा चलायमान संसार थियो तर उनी मौन भएर हेरिरहेका थिए मुक्क भएर हेरिरहेका थिए त्यसैले त उनले लेखे आफ्नै शब्दमा आफ्नै संगीतमा गाए स्वर सम्राट नारायण गोपालले खेल मानिसको जीवनमा हेर खेलेको माया गर्छु भन्नेलाई किन मायाले धेरै पोले बदनाम भई सत्य किन मुटु भरि तर्पिन्छ आशाहरूको चौतारी किन त्यसै भत्किन्छ जीवन काटी सपनाहरू भरि चल्किन्छ यो भाग्यले कस्तो दिन मानिसको जीवनमा हेर ल्याएको नेपाली कला संगीत साहित्यमा लागेर फाइदा त केही छैन पाउनुपर्ने सम्मान पनि केही छैन तर शरण प्रधान बितेर गए बिना सम्मान बिना इज्जत वा बिना इतिहासको एउटा पानापसहित तर पनि आउँछन् दिव्य खालिङहरू नेपाली संगीतमा ठूलो आशा लिएर ठूलो पर्दा तान्छु भनेर यहाँ लाखौं लाखका पुरस्कारहरू थुप्रै छन् यहाँ करोड़ करोड़का कोष चलाउने संस्थाहरू पनि थुप्रै छन् यहाँ एउटै मान्छेलाई घरिघरि खादा माला तकमा लगाइदिने संस्थाहरू पनि प्रशस्त छन् तर दिव्य खालिङ पलङमा लड़िरहेको बेला उनलाई हेर्ने भेट्ने देख्ने कलाकारको कुनै समूह थिएन दिव्य खालिङले केही पनि संगीतमा गरेका थिएनन् कि जस्तो भ्रम थियो त्यति बेला जब दिव्य खालिङ यहाँ जीवन र मृत्युसँग लड़िरहेका थिए अनि दिवंगत भएपछि हामी पानाका पाना लेख्छौं उहाँ महान हुनुहुन्थ्यो उहाँको निधनले अपूरणीय क्षति भयो उहाँ जस्तो प्रतिभा फेरि जन्मिँदैन अनि हाम्रा नेताहरू मन्त्रीहरू गम्भीर भएर टीभीमा माइक्रोफोनमा बोल्न थाल्छन् जसको बारेमा केही पनि थाहा छैन यसरी हाम्रो संगीतको इतिहास निकै लामो समयदेखि अघि बढ़िरहेको छ अनि हाम्रो छिमेकै मुलुकमा उस्ताद अमजद अली खाँको बाजालाई एयरपोर्टमा एयरपोर्टका अफिसरले अपमानपूर्वक थन्काइदिँदा सानो दाग लाग्दा पनि मन्त्री स्वयं घरमा गएर उस्ताद अमजद अली खाँसँग माफी माग्छन् अनि हामी कहाँ कलाकार बिरामी हुँदा कुनै नेता वा कुनै झण्डा भएको गाड़ी घर आइपुग्दैन दिव्य खालिङ यसरी नै गुमनाम भएर बसे काठमाण्डुमा उनले धेरै सांगीतिक पुस्ताहरू तयार पारे आजका चर्चित कैयौं गायक गायिकाहरू कैयौं नयाँ पुस्ताका कलाकारहरू उनकै पठन पाठनमा उनकै सांगीतिक निर्देशनमा आए तर दिव्य खालिङको एउटा परिकल्पना थियो ठूला ठूला संगीतका कार्यहरू होस् म्युजिकमा ठूल्ठूलो मेजर वर्कहरू होस् भन्ने उनी चाहन्थे तर यहाँ ठूल्ठूला बजेट बोकेका प्रज्ञा प्रतिष्ठानहरू त छन् तर ती नामका लागि मात्र छन् भन्ने दिव्य खालिङलाई थाहा थियो देवे खालिङको जीवनको अन्तिम समय जुन मुक रूपले बित्यो उनले मुक रूपमा यहाँबाट दार्जीलिङ यात्रा गरे निशब्द आँखाको इशाराले मात्र उनी मान्छेलाई चिन्थे वा बोल्थे परिवार बाहेक उनका नजिक कोही थिएनन् नेपालमा धेरै ठूल्ठूला सांगीतिक प्रतिष्ठानहरू थिए तर दिव्य खालिङ अस्वस्थ थियो भन्ने कुरा ती कुनै संस्थानलाई चेतनासम्म भएन उनले जजसको गीतलाई संगीत गरे कोही मन्त्री थिए कोही सचिव थिए तर दिव्य खालिङको स्वास्थ्य उपचारका बेला कुनै कतै सरकारी उपस्थिति देखिएन यसबीच पनि दिव्य खालिङलाई आज हामी सम्झिरहेका छौं किनकि उनको सांगीतिक योगदानलाई नेपाली संगीतको यो एक सय दस वर्षको इतिहासमा कसैले भुल्न सक्ने छैन दिनेश अधिकारीको शब्दमा किरण प्रधानको स्वरमा फेरि दिव्य खालिङको संगीत देख न सकेंगे आकाश को तलाश Hare गीतकार दिनेश अधिकारीको शब्दमा दिव्य घालिङको संगीत किरण प्रधानको स्वरमा दिव्य घालिङले आफ्ना समकालीन गीतकारहरूमा श्री पुरूष ढकाल प्रकाश कार्की त्यसै गरी क्षेत्र प्रताप अधिकारी र नयाँ धारका गीतकारहरूमा दिनेश अधिकारी शुभ मुकारुङ भावेश भमरी जस्ता गीतकारहरूका गीतलाई संगीत गरेका छन् दिव्य खालिङले चलचित्रमा पनि संगीत गरेका छन् विशेष गरेर प्रताप सुब्बाद्वारा निर्देशित दिदी त्यसै गरी निर्माणाधीन चलचित्र महाकाल जयनन्द लामाका चलचित्रहरूमा पनि संगीत गरेका छन् दिव्य खालिङ संगीतकार र गीतकार र कार्यक्रमका संयोजक मात्र नभइकन उनी कलाकारलाई राष्ट्रले समाजले इज्जत दिनुपर्छ भनेर नारायण गोपालको एकल साँझ गर्नका निम्ति सबैभन्दा पहिला तयार हुने एक साधक थिए नेपाली संगीत आकाशमा दिव्य खालिङको योगदान उपस्थिति सदा स्मरणीय छ तर फरक यति मात्र हो हामी आकारमा वा अक्षरमा उनलाई कति सम्झन्छौ हामी समय र सन्दर्भमा उनलाई कति सम्झन्छौ कहिलेकाहीँ उनका गीतहरू सुनेर यो त दिव्य खालिङको संगीत हो भनेर मात्र हामी कति सम्झिन्छौं दिव्य खालिङले जीवनको अन्तिम समयसम्म पनि नेपाली संगीतकै चिन्ता गरे उनी ब्याले अपेरा क्वायर जस्ता कुराहरूका लागि गम्भीर व्यक्ति थिए तर उमेर समयले उनलाई त्यति साथ दिएन र उनले पाउनुपर्ने सम्मान इज्जत वा पुरस्कार नेपाली समाजले पनि उनलाई दिन सकेन दिव्य खालिङ सम्भवतः नेपाली संगीत जगतमा सबैभन्दा बढ़ी नोटिस गरिएका वा सबैभन्दा बढ़ी ठूल्ठूला धनराशिका पुरस्कारले इज्जतले सम्मानले सिंचित गरिएका सिंचित हुन नपाएका एक स्रष्टा साधक हुन् दिव्य खालिङको शब्द र संगीतमा सम्भवत नारायण गोपालले जीवनको अन्तिम अन्तिम कालमा गाएको वा रेकर्डको रूपमा पाइएको यो अन्तिम गीत नारायण गोपालको स्वरमा दिव्य खालिङको संगीत र शब्दमा मेरो सानो संसार तिमीलाई ると困る नाथ ना मायाको लाई मैले रात भने तिमीले जाति दिन चाह्यौ मैले कम दिन चाह्यो मैले कम भने तिमी साथलाई चाहे गल्ती ठान दुईटा मन नारायण गोपालका रेकर्ड भएका गीतहरूमध्ये अन्तिम श्रृंखलाको यो अहिलेसम्म प्राप्त भएको अन्तिम गीत मानिन्छ यद्यपि चर्चामा आउनेहरूले वा ल्याउनेहरूले चलचित्रका गीतहरू पनि अन्तिम मानेका छन् तर रेकर्डका रूपमा वा आधारका रूपमा हङकङमा नारायण गोपालले गाएको यो गीत नै दिव्य खालिङको शब्द र संगीतको अन्तिम गीत अहिलेसम्मको इतिहासबद्ध रूपमा वा कालक्रममा उपनिद्ध भएर हेर्दाखेरि यो नै अन्तिम गीत हो र यस गीतलाई नारायण गोपाल पछि युवा गायक शैलेश सिंहले यही शैलीमा गाएका पनि छन् शैलेश सिंहले नै दिव्य खालिङको सम्झनामा क्राइस्ट सम्बत दुई हजार सातमा काठमाण्डुको रंगमंचमा दिव्य घालिङको सम्झनामा शुभारम्भ द म्युजिकल जर्नीबाट संगीतकार प्रवीण बराइली लगायत अन्य कलाकारसित मिलेर कार्यक्रम गरे र दिव्य खालिङलाई हार्दिक श्रद्धांजलि अर्पण गरे यो नै अन्तिम कार्यक्रम थियो दिव्य खालिङको सम्झनामा नेपाली संगीत एक सय वर्ष पुगेको प्रवेशको उपलक्ष्यमा दिव्य खालिङलाई सम्झना गरिएको त्यो इतिहाससँगै हाम्रा दिव्य खालिङप्रतिको हार्दिक श्रद्धांजलि सहितको यो विशेष कार्यक्रम एक सय बत्तीसौं अंक आज यही समाप्त हुन्छ दिव्य खालिङलाई हाम्रो तर्फबाट पनि सतस प्रणाम व्यक्त गर्दै प्राविधिक मित्र सन्दीप सहित म पनि विदा चाहन्छु र कार्यक्रमको अन्त्यमा दिव्य खालिङले उच्च आकर्षण दिएका अर्का गीतकार कञ्चन पुडा सैनिकको शब्द नारायण गोपालको स्वरमा दिव्य खालिङको संगीत सहित विदा हुन्छौ तिमीलाई हामीलाई सम्झे तिमी साथ आयो कुनै चिज मिल नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज